हार्डवेयर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one Arpan सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल एकीकृत नेकपा माओवादीको आन्तरिक विवाद चुलिएपछि दुवै पक्षका नेताहरूको अनौपचारिक बैठक काठमाडौँमा बसिरहेको छ दाहाल पक्षको बैठक लाजिमपात र भट्टराई पक्षको बैठक सानेपामा भएको बताइएको छ यद्यपि दुवै पक्षले आजको बैठकका बारेमा औपचारिक जानकारी भनिदिएका दिएका छैनन् विराटनगरमा भएको राष्ट्रिय सम्मेलनपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई बीचमा राजनीतिक कार्यदिशामा विवाद शुरू भएपछि यसले उग्र रूप लिएको हो लामो समयदेखिको विवाद मिलाउन पटक पटक भएका बैठकमा सहमति नजुटेपछि केन्द्रमा देखिएको विवाद जिल्ला तहमा पुगेको थियो दुवै पक्षले जिल्ला कमिटि नै फरक फरक बनाएपछि हिजो बसेको स्थायी कमिटिको बैठकले पार्टी सचिव टोप बहादुर राई माझी नेताहरू देवेन्द्र पौडेल गंगा श्रेष्ठ र राम रिजन यादवलाई कार्यवाही गरेपछि विवाद थप चुलिएको हो केहीले दाहाल र भट्टराई अब अलग हुने बताए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन आज भइरहेको दुवै पक्षको छलफलमा दाहाल पक्षले भट्टराई पक्षसँग पुनः सहमति गर्न आवश्यक भएकोमा अध्यक्ष दाहाललाई दबाव दिइरहेका छन् भने भट्टराई पक्षले अब सहमतिको आधारमा अगाडि जान नहुनेमा दबाव दिएको बताइएको छ दुवै पक्षलाई मिलाउन मध्यम मार्गीय नेताहरूको पनि पटक पटक छलफल भएको स्रोतले जनाएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य गगन थापाले दुई तिहाई बहुमतको तागत लगाएर भए पनि माघ आठ गते संविधान जारी गर्नुपर्ने बताउनु भएको छ नेपाली कंग्रेस बुटवल नगर समितिले बुटवलमा गरेको कार्यकर्ता भेलामा थापाले सकेसम्म सहमतिका लागि प्रयास गर्ने र नसके संविधानमा व्यवस्था भए बमोजिम दुई तिहाई बहुमतको तागत लगाएर भए पनि संविधान जारी हुने बताउनु भएको छ माघ आठ गते संविधान जारी गर्ने कंग्रेसको संकल्प भएको भन्दै थापाले ए माओवादी र मधेसवादी दलहरूलाई सहमतिमा ल्याउन र सकेसम्म संविधान सभामा रहेका सबै दलको हस्ताक्षर भएको संविधान जारी गर्न पहल भइरहेको बताउनु भएको छ संविधान निर्माणमा केन्द्रित भएका कारण सरकार सञ्चालनको गति सन्तोषजनक नभए पनि सरकारले गल्ती काम भने नगरेको थापाको भनाइ छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको वीर अस्पतालमा छापा मारेको छ दुई हप्तादेखि आवासीय चिकित्सक आन्दोलनमा रहेको बेला अख्तियारले अस्पतालमा छापा मारेको हो आवासीय चिकित्सकले चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठानमा पदाधिकारी नियुक्ति वीर अस्पतालमा सिटी स्क्यान एक्सरे एमआरआई लगायत अत्यावश्यक उपकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् यसअघि प्रशासन र आन्दोलनरत चिकित्सकको कुरा सुनेको अख्तियारले आज छापा मारेको हो रत्नगुर नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र रहेका तीनवटा घर आज भत्काएको छ सड़क क्षेत्राधिकारभित्र अतिक्रमित क्षेत्र हटाउने अभियानका क्रममा नगरपालिकाले रत्नगर एक बकुलहरका तीनवटा घर डोजर लगाएर भत्काएको छ बकुलहरमा रहेको कोपिलामणि पौडेल रामशरण कुँवर र श्रेष्ठको घर भत्काइएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र ढुङ्गानाले जानकारी दिनुभएको छ तोकिएको समयभित्र आफैले नभत्काएपछि बल प्रयोग गर्नु परेको उहाँले बताउनु भएको छ बकुलहरमै अन्य केही घर पनि सड़क क्षेत्राधिकारभित्र परे पनि त्यसको प्रक्रिया पूरा नभएकाले हाललाई नभत्काउने नगरपालिकाले जनाएको छ प्रक्रिया पूरा गरिसकेपछि ती घरहरू पनि भत्काउने नगरपालिकाका इन्जिनियर ढुङ्गानाले भयो यसअघि सड़कको क्षेत्रभित्र रहेका टाँडीमा स्थित कालीका पेट्रोल पम्प आफै पम्प हटाएको थियो नगरपालिकाले सड़क डिभिजन कार्यालयसँग मिलेर सड़कको दायाँ बायाँ पच्चीस मिटरभित्र रहेका घर टहरा ठेला निर्माण सामग्रीहरू हटाउने कार्य जारी राखेको छ करिब दुई हप्ता अघिदेखि शुरू गरिएको अभियान भोलिसम्म चल्ने नगरपालिकाले जनाएको छ सो अभियान चाँडीचोकबाट शुरू गरिएको थियो सड़क क्षेत्रमा रहेका टाँडीचोक स्थित फलफूल तथा फुटपाथ त्यहाँबाट ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रमा स्थानान्तरण गरिसकेको छ सड़क क्षेत्राधिकारको अतिक्रमण हटाउने करिब दुई तीन वर्षदेखिको नगरपालिकाको योजना यस वर्ष भने सफल भएको छ गाँजा क्षेत्र सम्बन्धमा बेलायतले उठाउँदै आएको नीतिप्रति असहमति जनाउँदै बेलायतका एकजना मन्त्रीले राजीनामा दिएकी छिन् सरकारको नीति ठिक नरहेको भन्दै बेलायतको विदेश तथा राष्ट्रमण्डल मामिला सम्बन्धी मन्त्री बारूनेस बासीले राजीनामा दिएको बीबीसीले जनाएको छ आफूले पश्चातापसहित राजीनामा दिएको बासीले बताउनु भएको छ मैले गहिरो पश्चाताप प्रधानमन्त्रीलाई पत्र लेखेर राजीनामा दिए उहाँले भन्नुभयो म गाँजा नीतिलाई अब समर्थन गर्न सक्दिन इजरायलले गाँजा क्षेत्रमा गरेको आक्रमणमा बेलायती समर्थन रहेको छ र म्यान्चेस्टर युनाइटेडले प्री सिजनको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधि जितेको छ आज बिहान भएको फाइनल भिडन्तमा लुइस भानगारको म्यान्चेस्टर युनाइटेडले अर्को इङ्लिस टोली लिभरपुललाई तीन एकले पराजित गर्दै उपाधि उचालेको हो अमेरिकामा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो कप्तान स्टेफेन जेराडको चौधौं मिनटको पेनाल्टी गोलबाट लिएको अग्रता लिभरपुलले दोस्रो हाफमा जोगाउन भने सकेन पचपन्नौ मिनटमा बायन रुनीले बराबरी गोल फर्काए भने त्यसको दुई मिनट पछि नै माटाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई दुई एकको अग्रता दिलाए खेलको अठासी मिनटमा लिनगार्डले गोल गरेपछि युनाइटेड तीन एकले विजयी बनेको हो हौस् यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero